को सानसँगलाई सरीको लैजाऊ माया यो मोटु भरिको सिन्की साँधेर केही दिन पाइन कसैले तिमीलाई लैजाऊ यो माया रुमालमा बाँधेर सँगलाई सरीको लैजाऊ माया यो मोटु भरिको सिन्की साँधेर

खोजेर केही दिन पाइन कसैले यो माया रुमलमा हो जे भयो मायामै भएको हो सिन्की साधेर केही दिन यो माया रुमलमा mai your mind night. सिन्की साँधेर केही दिन पाइन कसैले तिमीलाई लैजाऊ यो माया रुमालमा बाँधेर लुकाउने होइन तिमी बासी कसैको डर छैन सिन्की साँधेर केही दिन पाइन कसैले तिमीलाई लैजाऊ यो माया रुमा